छैन कान्छीमा ट्याङ ट्याङ नमस्कार अनि हार्दिक स्वागत छ प्रोग्राम जस्ट फर इन्जोय लिएर आज पनि हामी उपस्थित छौँ यति बेला टेक्निकली रूपमा रहेर गर्नु भएको छ टेक्निसियन पार्टनर जसले अनि तपाईँको साथमा तपाईँसँगै छु म तपाईँकै रेगुलर होस्ट प्रतीक्षा तपाईँलाई थाहा नै छ प्रोग्राममा रहेर हामी विशेष गरी रिमिक्स भर्सनमा बजारमा आएका निकै नै चर्चा बटुल्न सफल भएका गीत सङ्गीतहरू तपाईँको माझमा राख्छौँ र आज पनि तपाईँको माझमा हामी उपस्थित भइसकेका छौँ र विशेष गरी आज के विषयमा कुराकानी गर्ने तपाईँको लागि कुनै पनि एउटा टपिक्स पनि मैले लिएर आएको छैन र तपाईँको माझमा आज विशेष गरी यस्तै रिमिक्स भर्सनमा रहेका गीत सङ्गीतहरू राख्नेछौँ र तपाईँलाई फुल्ली रूपमा इन्टरटेन गराउने कोसिसमा हामी छौँ र प्रोग्राम जस्ट फर इन्जोयलाई तपाईँले यति बेला radio Arpan hundred four point five megahertz tune गरेर त सुन्नु भएको छ नै साथसाथै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ जस्ट फर इन्जोयमा हामी मात्र इन्जोय गर्छौँ आज कुनै टपिक छैन तपाईँसँगै केही कुराकानी गर्नको लागि कुनै टपिक्सहरू लिएर आएको छैनौँ बिल्कुल नितान्त रूपमा हामी चाहिँ एउटा चर्चामा रहेका गीत सङ्गीतहरू तपाईँको माझमा राख्छौँ र कार्यक्रमको सुरुवात पनि गरिसकेका छौँ एउटा निकै नै चर्चित गीतबाट र जस्ट फर इन्जोयमा यति बेला फेरि पनि हामी अर्को एउटा निकै नै चर्चामा रहेको रिमिक्स भर्सनमा बजारमा आएको तपाईँले अत्यधिक मन पराउनु भएको एउटा निकै नै रमाइलो खालको गीत राख्छौँ प्रोग्राम जस्ट फर इन्जोयमा கட்டை மத்தை நம்மை பண்ணு பற கட்டை லத்தை समय नाचौला सँगसँगै बाँचौला निकै नै रमाइलो खालको गीत तपाईँले सुनिसक्नु भएको छ प्रोग्राम जस्ट फर इन्जोयमा हुनुहुन्छ तपाईँ र आजको यस एपिसोडमा मैले विशेष गरी तपाईँको माझमा यस्तै रिमिक्स भर्सनमा रहेका गीत सङ्गीतहरू राखिराखेको छु र आशा छ तपाईँ पनि यति बेला प्रोग्राम सुन्दै हुनुहुन्छ र प्रोग्राममा रहेर हामी तपाईँसँग कुनै टपिक्समा कुराकानी पनि गर्ने गर्थ्यौँ तर आज भने मैले तपाईँको लागि कुनै टपिक्स लिएर आएको छैन तपाईँसँग कुराकानी गर्नको लागि अलिकति असमर्थ पनि छु र सहकर्मी सूर्य पनि अलिकति अस्वस्थ हुनुहुन्छ त्यस कारणले तपाईँसँग म आज एक्लै उपस्थित भएको छु आगामी दिनमा पक्कै पनि सहकर्मी सूर्यसँगै आउनेछु र तपाईँलाई रमाइलो खालको टपिक्स पनि तपाईँको माझमा लिएर आउनेछु कुराकानी तपाईँसँग पनि गर्नेछु आज भने विशेष गरी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 भनिदिए पनि हुन्छ मैले तपाईँलाई आज चाहिँ विशेष गरी फुल्ली रूपमा इन्टरटेन गराउनको लागि चाहिँ गीत सङ्गीतहरू मात्र लिएर आएको छु भोलि त्यस पछाडिका दिनहरूमा पक्कै पनि तपाईँसँग रमाइलो कुराकानी गर्ने नै छौँ रमाइलो टपिक्समा तपाईँसँग रहेर रमाइला रमाइला कुराकानीहरू पक्कै पनि हुनेछ आगामी श्रृङ्खलामा र आजको प्रियामा भने यस्तै गीत सङ्गीत तपाईँको माझमा रहनेछ र यति बेला फेरि पनि प्रोग्राममा एउटा अर्को रिमिक्स निकै नै हिट नम्बर तपाईँको माझमा राख्न चाहन्छु पोखराको बजारैमा मटी छ तिनमा पोखराको बजारैमा मटी छ तिनमा बहिनीसँग भेट भयो शुक्रबारको दिनमा आउँदै गर न हे बहिनी दुखीलाई सम्झे फेरो जाँदै गर माछी मारन दाइ हो आजलाई चटनी माछे मारेर निकै नै रमाइलो खालको गीत तपाईँले सुनिसक्नु भएको छ विशेष गरी धेरै गीत सङ्गीतहरू अहिले रिमिक्स गर्ने प्रचलन पनि बढिराखेको छ र तिनै गीत सङ्गीत तपाईँ हामीले अत्यधिक रूपमा सुन्ने गरेका छौँ अत्यधिक मन पनि पर्ने गर्छ र आजको जस्ट फर इन्जोयमा पनि हामीले यस्तै गीत सङ्गीतहरू तपाईँको माझमा राखिराखेका छौँ र प्रोग्राम जस्ट फर इन्जोय लिएर हामी एभ्री डे आउँछौँ इलेभेन टु टुवेल्भ पिएमसम्म र यो व्यवसायमा रहेर यस्तै यस्तै रिमिक्स भर्सनमा रहेका हिट हिट नम्बरहरू तपाईँको माझमा राख्छौँ र आज पनि तिनै गीत सङ्गीत राखिराखेका छौँ र तपाईँले यति बेला प्रोग्राम जस्ट फर इन्जोयलाई radio Arpan hundred four point five mega tune गरेर त सुन्नु भएको छ साथसाथै इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर पनि विश्वको जुनसुकै कुनाबाट सुनिराख्नु भएको छ र यति बेला प्रोग्राममा फेरि पनि अर्को एउटा म्युजिक नै तपाईँको माझमा राख्न चाहन्छु निकै नै चर्चित गीत हो तपाईँलाई निकै नै मनपर्छ यति बेला प्रोग्राममा फेरि पनि तपाईँकै लागि राख्छु यो निकै नै रमाइलो खालको गीत के भन्थे बासी जो रक्सी गनायो निकै नै रमाइलो खालको गीत तपाईँले सुनिसक्नु भएको छ प्रोग्राम जस्ट फर एन्जोय तपाईँ सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच बाइकहरूमा र तपाईँलाई प्रोग्राममा रहेर यस्तै यस्तै रिमिक्स भर्सनमा रहेका गीत सङ्गीतहरू राख्दा राख्दै हामी कार्यक्रमको लगभग अन्त अन्तमा पनि आइपुग्न लागिसकेका छौँ अब भने कार्यक्रमबाट बिदा हुनुपर्छ यतिन्जेलसम्म तपाईँले जस्ट र इन्जोयलाई साथ दिनुभयो आजको एपिसोडलाई साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद दिन्छु आगामी श्रृङ्खलामा तपाईँसँग रमाइलो विषयमा रमाइलो खालको टपिक्स लिएर पक्कै पनि आउनेछौँ तपाईँसँग भलाकुसारी गरिनेछौँ आजको प्रोग्राममा भने यस्तै यस्तै गीत सङ्गीत तपाईँको माझमा राख्दा राख्दै छुट्टिनुपर्ने बेलामा आइसकेका छौँ यतिन्जेलसम्म तपाईँले प्रोग्राम सुनेर बस्नुभयो तपाईँलाई धन्यवाद छ त्यस्तै गरी इन्टरनेट अनलाइनको W W W dot radio Arpan dot com login गरेर विश्वको जुनसुकै कुनाबाट तपाईँले साथ दिनुभयो तपाईँलाई धन्यवाद दिन्छु र यतिन्जेलसम्मको यतिन्जेलसम्म टेक्निकली रूपमा रहेर रिसर्च गर्नु भएको थियो टेक्निसियन पार्टनर रिजन रिजनलाई पनि धेरै धेरै धन्यवाद दिन्छु र प्रोग्रामबाट म प्रतीक्षा पनि बिदा हुन्छु हवस् नमस्कार singing this song. Drunk song. Drunk song. Yo man, I'm singing this song. Everybody call librarian's gone. Now it's my time to be done. It is called library for song. Those correct? Why this? zola vori, zola vori, zola vori di Why di zola vori, zola vori, zola vori di Why di zola vori A di busy papa mama mama ponicota, kota तिमीसँग जाँदा जाँदा नयाँ कुरा खाँदा आइगर झोला बरी झोला बरी झोला बरी जी जी आइगर झोला बरी झोला बरी झोला बरी जी ए बाउ म थिएँ प्यारो छोरो बाल्यकालमा